संस्कृति छन् राम्रा सबैलाई शङ्ख घोषै गर्न आयो रेडियो स्काई सबैलाई घोषै गर्न आयो रेडियो स्काई घोषै गर्न आयो रेडियो स्काई सामाजिक सद्भाव र आर्थिक समृद्धिका लागि समावेशी आवाज सामुदायिक रेडियो रेडियो स्काई नब्बे दशमलव चार मेगा हर्ज नेपाली समुदायको रोजाइ नेपाली लोक संस्कृतिको जगेर्ना पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म छरिएर रहेका सम्पूर्ण नेपालीहरूको पहिचान लोक संस्कृति र यसको संरक्षणसँगै तपाईँको मनोरञ्जनको लागि कार्यक्रम गाउँ बेसीका लोकभाका हरेक दिन बिहान दसदेखि एघार बजीसम्म मात्र सामुदायिक रेडियो स्काई नब्बे दशमलव चार मेगा हर्जमा कार्यक्रम गाउँ बेसीका लोकभाका बाँसुरी सन्हाई मादल र मर्चुङ्गाको छमछम्ती आवाजसँगै नमस्कार अनि लोकसाङ्गीतिक अभिवादन कार्यक्रम गाउँ बेसीका लोक भाकामा सामाजिक सद्भाव र आर्थिक समृद्धिका लागि समावेशी आवाज सामुदायिक रेडियो स्काई नब्बे दशमलव चार मेगाहर्जबाट हरेक दिन बिहान दस बजेदेखि एघार बजेसम्म आउने कार्यक्रम गाउँ विश्वका लोकभाका लिएर आज पनि हामी सुधाको जस्तै एकैसाथ उपस्थित भइसकेका छौँ प्रविधिमा संयोजन गर्दै कृष्ण शर्मा र महु सञ्चालक तुलसिङ पछाडि हजुर तपाईँ पनि कति बेला कार्यक्रम गाउँ बेसीका लोक भाका आउँछ अनि त कार्यक्रम गाउँ बेसीका लोक भाका सँगसँगै रम्न रमाउन पाइन्छ भनेर तपाईँ यो समयको पर्खाइमा हुनुहुन्थ्यो होला तपाईँको पर्खाइको घडी हामीले मेटाइसकेका छौँ अबको लगभग एघार बजेसम्म हामी तपाईँसँगै रहन्छौँ र तपाईँलाई मनपर्ने लोक तथा धोरीका भाका कार्यक्रम गाउँ बेसीका लोक भाकाको यो विषयबाट सुनाउँछौँ कार्यक्रम गाउँ बेसीका लोक भाका यहाँलाई जानकारी छ हरेक दिन नै फरक फरक श्रृङ्खलाको साथमा आउने गर्छ र आइतबारको बसाइमा भने हामी तपाईँ तपाईँका एसएमएसहरू लिने गर्छौँ र एसएमएस मार्फत तपाईँ साथी सङ्गीलाई सम्झिनुहुन्छ अनि मनपर्ने लोक तथा दुरीका भाका पनि हामी बजाउँछौँ कार्यक्रमको बसाइबाट तपाईँ पनि यदि एसएमएस गर्न चाहनुहुन्छ भने म एसएमएस गर्ने तरिका बताउँ एसएमएस गर्नको लागि टाइप गर्नुहोस् आरआरएस अनि स्पेस दिनुहोस् र टाइप गर्नुहोस् कार्यक्रम गाउँ बेसीका लोक भाकाको छोटो रूप जिबिएल अनि जिबिएलसँगै टाइप गरिसकेपछि एक स्पेस छोड्नुहोस् र तपाईँको सर्वप्रथम नाम लेख्नुहोस् अनि ठेगाना लेख्नुहोस् तपाईँ अनि तपाईँका साथी सङ्गीको नाम लेख्नुहोस् कार्यक्रम कस्तो लाग्दैछ त्यो पनि लेख्दै हामीलाई दुई शून्य छसम्म तपाईँले हामीलाई एसएमएस गर्न सक्नुहुन्छ यति बेला कार्यक्रम रेडियो कृपाल उनासय मेगाहर्च खलङ्गा प्युठानबाट W W W dot radio Kripalu dot com लगन गरी स्वदेश विदेशमा त्यस्तै त्यस्तै गरी यो कार्यक्रम गुल्मी टाइम्स डट कममा पनि सुन्न सकिन्छ रेकर्ड कार्यक्रम हामीले त्यहाँ केही भागहरू राखेका छौँ र रेकर्ड कार्यक्रमहरू त्यहाँ पनि सुन्न पाइन्छ र हामीलाई विभिन्न माध्यमबाट यो समय सुन्दै हुनुहुन्छ र अबको एघार बजीसम्म सुनेर साथ दिनुहुन्छ यही आशा गर्छु म तपाईँ एसएमएस गर्दै गर्नुहोस् दुई शून्य छ छमा आउनुहोस् म कार्यक्रम गाउँ बेसीका लोक भागको दैलो गाड्दैछु कुलेन्द्र विक र प्रतीक्षा मल्लको आवाजमा सजिएको यो लोक तथा आधुरीको भाका सँगसँगै जस्तै हो म त तिम्रो सम्झनामा बचिरहेको मान्छे धोका खाए आँसु पाए छोडी गयो निष्ठुरी तर पनि तिम्रो माया साँचिरहेको मान्छे आउँदैछौ देख्नेलाई मस्ती हो म त तिम्रो सम्झनामा बाँचिरहेको मान्छे धोका खाए आँसु पाए छोडी गयो निष्ठुरी तर पनि तिम्रो माया साँचिरहेको मान्छे धोका ठुली खरा पानी तिम्रो माया साँचिरहेको छोरी तर पनि तिम्रो माया साची साँचिरहेको मान्छे सोझरेर मर्ने बाँच्ने दो साँधमा पारेर म त तिम्रो सम्झनामा हजुर म त तिम्रो सम्झनामा बाँचिरहेको मान्छे हाम्रो माया हिजो र अस्ति भो म रुँदैछु देख्नेलाई मस्ती भो म त तिम्रो सम्झनामा बाँचिरहेको मान्छे धोका पाए आँसु पाए छोडी गयो निस्टोरी तर पनि तिम्रै माया साँचिरहेको मान्छे निकै यहाँलाई मनपूर्ण गीत हामी सुनायौँ कुलेन्द्र विकय र प्रतीक्षा मल्लको आवाज थियो रामु खड्काको यसमा लय सृजना दुर्गा शर्मा पीडितको यसमा शब्द सृजना छ र जुन गीतलाई मालती डिजिटलले बजार व्यवस्थापन गरेको गीत तपाईँको लागि हामीले सुनायौँ र यहाँले पछिल्लो समयमा रुचाइरहनु भएको गीतमध्ये पर्छ यो गीत र हामी यस्तै यहाँलाई मनपर्ने लोक तथा दोहोरीका भाका यो विषयबाट सुनाउँछौँ र सँगसँगै तपाईँको एसएमएसहरू पनि हामीले लिइरहेका छौँ एसएमएस गर्ने तरिका म बताऊ यहाँलाई एसएमएस गर्नको लागि सर्वप्रथम टाइप गर्नुहोस् आरआरएस यस अनि स्पेस दिनुहोस् र कार्यक्रम गाउँबेसीका लोक भाकाको छोटो रूप जिबिएल टाइप गर्नुहोस् र नाम अनि ठेगाना लेख्नुहोस् र साथीसँगीलाई सम्झिँदै दुई शून्य छमा तपाईँले हामीलाई एसएमएस गर्न सक्नुहुन्छ र धेरै साथी साथीको एसएमएस मैले प्राप्त पनि गरिसकेको छु र यति बेला रेडियो कृपाल उनासै मेगाहर्सबाट हामीलाई प्रविधिमा साथ दिँदै हुनुहुन्छ एलबी थापा त्यस्तै गरी सृजना सेनको मलाई साथ मिलेको छ र यहाँले पनि यति बेला स्वदेश विदेश एफएम ब्यान्ड अनि इन्टरनेट अनलाइनबाट सुनेर हामीलाई साथ दिँदै हुनुहुन्छ मैले विश्वास लिएको छु लागौँ अब म तपाईँको एसएमएसतर्फ एसएमएस गर्ने मित्र हुनुहुन्छ हाई दादा के छ खबर गुल्मीको भन्नुभएको छ गुल्मीको एकदम ठिकठाक र एकदमै रमाइलो छ भन्नुपर्छ यो समय किनकि नजिकै महोत्सव लागिरहेको छ र अब महोत्सव भनेकै रमाइलो रमाइलो भइरहेको छ साङ्गीत सङ्गीतमय नै छ तमघास यही भन्छु यहाँलाई म र आरामै हुनुहुन्छ भन्नुभएको छ म एकदम ठिकठाक छु खाना भो पनि भनेर सोध्नु भएको रहेछ खाना चाहिँ खाएको छैन मैले एकछिनपछि खाने अब म चाहिँ बुलबुल ऋतु छेत्री भनेर लेख्नु भएको छ काठमाडौँको कमलादीबाट हामीलाई एसएमएस गर्नुभएको रहेछ उहाँले मेरो फ्यामिली अनि हजुर र दादा कृष्णको लागि सुनाउन चाहन्छु भन्दै हामीलाई ऋतु छेत्रीले काठमाडौँ कमलादीबाट एसएमएस गर्नुभयो त्यस्तै गरी अर्को मित्रले एसएमएस गर्नुभएको छ हेलो ह्यान्सु ब्रो के छ खबर भनेर लेख्नु भएको छ ठिकठाक छ सङ्गीत केसी राजन भनेर लेख्नु भएको छ लिबाङ पाँच प्युठानबाट अब बस्ने गीत सँगसँगै सम्पूर्ण साथीलाई मिस गरेको छु ल भनेर लेख्नु भएको छ त्यस्तै गरी अर्को मित्र हुनुहुन्छ रितु परियार दर्लिङ गुल्मीबाट साथी सिर्जना त्यस्तै गरी ममता लगायत सबै साथीलाई धेरै धेरै सम्झना छ भन्नुहुन्छ अर्को मित्र हुनुहुन्छ दादा गुड मर्निङ के छ खबर न्यु गुल्मीको भन्नुभएको छ सब ठिकठाक छ जिज्ञासु विश्वकर्मा उहाँले हामीलाई बुर्तिबाङ बागलुङबाट एसएमएस गर्नुभएको रहेछ फर्स्टमा फ्रेन्ड एलिसाको लागि त्यस्तै गरी जमुना कल्पना स्क्वायर अनि छुच्ची सीता र सबै सबै साथीलाई भन्नुभएको छ फ्रेन्डलाई सम्झिनु भएको रहेछ त्यस्तै गरी अर्को मित्र दाता नमस्ते म बागलुङको बुर्तिवाङबाट विष्णु जिएम फर्स्टमा यु अनि त्यस्तै गरी फ्रेन्ड जिज्ञासु विश्वकर्मा अनि त्यस्तै गरी हिमाल अनि अस्मिता र सबै साथीलाई भनेर लेख्नु भएको छ अर्को मित्र हुनुहुन्छ हेलो दादा के छ खबर खाना भूत म कल्पना बिसी हो के देखी भनेर लेख्नु भएको छ सम्झनु पर्दा यु एन्ड प्राविधिक दादा अनि म छुच्ची साथीमा छुच्ची सीता जिज्ञासु एलिसा लगायत अमृता अनि धेरै साथीको यहाँ नाम उल्लेख छ र मैले ठिक्क ठिक्क मिलाएर सबै साथीको पढिरहेको छु दादा के छ म उषा गौतम भनेर लेख्नु भएको छ अर्को खाँचीको खनदहबाट अब बस्ने गीत सँगसँगै सम्झिनुहुन्छ कविता उषा गीता मिना, कल्पना सृजना लगायत धेरैको यहाँ नाम छ त्यस्तै गृहहरूको अर्को मित्र हुनुहुन्छ दादा तपाईँको हालखबर के छ आज आजभोलि त बवाल छ त भनेर लेख्नु भएको छ अब आजभोलि बवाल नभएको कहिले बवाल हुनु लेख्नुहुन्छ यसमा देखि नेपालीका बस्नेतले लेख्नु भएको छ र उहाँले सबै साथीलाई सम्झिनु भएको छ एलोनिका केसी त्यस्तै गरी इसा जिसीलाई धेरै धेरै सम्झिनु भएको छ उहाँले त्यस्तै गरी अर्को मित्र हुनुहुन्छ प्रेम याम्सो प्युठानको टिमर्सहरूबाट सिस्टर ब्रोदर राजन सीता त्यस्तै गरी प्रभा कृष्ण सीता बिन्दु सूर्य लगायत धेरैको नाम छ मैले सबै साथीको नाम पढ्दैन किनकि सबै साथीको एसएमएस लिन अलिक गाह्रो पर्छ सबै मैले तपाईँले जति लेख्नु भएको छ ती कुरा पढेँ भने अर्को मित्र हुनुहुन्छ हेलो के छ दिलाराम बेसी लेख्नु भएको छ उहाँले सबै अक्षर अक्षरहरू एकदम जोडेर लेख्नु भएको छ यस्तो जोडेर लेख्नु भयो भने मलाई झ्याप्प हेर्दा पढ्न अलिक गाह्रो हुन्छ त्यसैले यहाँले छुट्टा छुट्टै लेख्नु भयो भने मलाई सजिलो हुन्छ यसको मतलब स्पेस दिएर एसएमएस पठाउनु होला हामीलाई अझै मिस मगरले हामीलाई एसएमएस गर्नु भएको छ वाङदीबाट उहाँले साथीहरूमा हिमाल त्यस्तै गरी रवि लाल अनि तेजेन्द्र सञ्जय चन्द्र लगायत धेरै धेरैको नाम यहाँ उल्लेख छ त्यस्तै गरी अर्को मित्र हुनुहुन्छ रसा आरबी रसाइली मरिङ चार खाँचीबाट उहाँले लेख्नुहुन्छ छोरी वृन्दा त्यस्तै गरी साथीमा राजु निशा सुरेश र मलाई चिन्ने नचिन्ने सबै सबैलाई भन्दै यहाँ धेरै साथीको नाम यहाँ लेख्नु भएको छ उहाँले पनि शर्मिला राउतले अर्घा अर्घा चार अर्घा खाँचीबाट एसएमएस गर्दै साथीहरूमा गीता अनि निरा र अल फ्रेन्डलाई सम्झिनु भएको छ पहिलो लटको एसएमएस मैले सकाइसकेपछि अब हामीले यहाँलाई गीत सुनाउँदैछौँ रामजी खाँड अनि विष्णु माझीले गाउनु भएको गीत आकाशीमा जुन छ यस्तै गीत बज्दैछ सुनौ अनि आउँछु पागल भइमा तर मेरी सानोलाई दोष दिँदा आकाशैमा जुन्छ रुको देख्ने आकाशैमा जुन्छ यो मायाले तड पाउँछ थाहा छ तर सम्झे मनाउँछ रुखो देखिने आकाशैमा जुन छ यो मायाले तड पाउँछ थाहा छ तर उनलाई सम्झे मनाउँछ हजुर आकाशैमा जुन छ यो मायाले तर्फाउँछ थाहा छ तर पनि उसकै माया लाग्ने उसलाई माया गर्न माया गर्नुपर्ने जुन मायाले तर्फाउँछ त्यो कुरा थाहा हुँदाहुँदै पनि फेरि यो मनले माया गर्छ यस्तै कुरा बोल्दैछ आकाशैमा जुन छ हामी सुनायौँ विष्णु माझी अनि रामजी खाँडको आवाज थियो शब्द सिर्जना यसमा शिव हमालको हो अनि लय सिर्जना रोशन परियारले गर्नुभएको छ गोर्खा चौतारी म्युजिकबाट बजारमा आएको गीत आकाशीमा जुन छ हामीले सुनायौँ सबैबाट यस्तै यहाँलाई मनपर्ने लोक तथा धुरीका भाका कार्यक्रमको बसाइबाट मैले पस्किरहेको छु सँगसँगै यहाँका समय श्रोता म लिइरहेको छु तपाईँ पनि भर्खर हामीलाई सुन्दै हुनुहुन्छ भने तपाईँ सामुदायिक रेडियोस्काई नब्बे दशमलव चार मेगाहर्चबाट तपाईँ कार्यक्रम गाउँ बेसीका लोक भाका समय सुनिरहनु भएको छ यो समय हरेक दिन आउने गर्छ कार्यक्रम गाउँ बेसीका लोक भाका त्यस्तै गरी रेडियो कृपालो उनान्सय मेगाहर्चबाट पनि यति बेला कार्यक्रम गाउँ बेसीका लोक भाका बजिरहेको छ W W W dot radio Kripalu dot com लगन गरी सुन्नुभयो भने त्यहाँ सुन्न सकिने त्यस्तै गरी यो रेकर्ड कार्यक्रम गुल्मे टाइम्स डट कममा पनि जुनसुकै समयमा यहाँले सुन्न सक्नुहुन्छ र तपाईँसँगै हामी छौँ तपाईँ एसएमएस गर्दै गर्नुहोस् म एसएमएसतर्फ लागि एसएमएस पठाउने मित्र हुनुहुन्छ दिपा बिसीले हामीलाई फोफली नौ गोगन पानीबाट प्युठानबाट एसएमएस गर्दै सम्पूर्ण साथीहरूलाई सम्झिनु भएको छ त्यस्तै गरी अर्को मित्र हुनुहुन्छ हामीलाई एसएमएस गर्ने सुजल रसाली मरेङ चार अर्घखाँची खाँसी साथीहरूमा राजु निशा सुरेश लगायत मलाई घात गर्ने मान्छे यसएसको लागि भनेर लेख्नु भएको छ त्यस्तै गरी आरबी लाई पनि सम्झिनु भएको छ त्यस्तै गरी अर्को मित्र हुनुहुन्छ हाई ब्रो दर्शन नमस्ते के छ खबर सन्चै हसन छ भन्नुभएको छ एकदम ठिकठाक छु म फर्स्ट अफ अल त यु अनि स्का एफएम ओ होला आर्जी लेख्न खोज्नु खोज्नुभयो होला अनि माई सिस्टर कमला अनि फ्रेन्डमा कपिल त्यस्तै गरी ललिता त्यस्तै गरी ईश्वर लगायत धेरै धेरै साथीको यहाँ नाम उल्लेख छ कल्पना विश्वकर्माले हाय दादा भनेर लेख्नु भएको छ बागलुङबाट हामीलाई तुम डाँडा भनेर लेख्नु भएको छ उहाँले सन्चै खाना भोत त भनेर लेख्नु भएको छ अब बस्ने गीत मिना बिना पुष्पा त्यस्तै गरी जोना लगायत सबै साथी अनि लाइफ पार्टनर सूर्यको लागि भन्नुभएको छ अनि अर्को मित्र समेत रहनुहुन्छ हेलो दादर दर्शन नमस्ते बागलुङको नेपालीबाट कुमारी मगरले एसएमएस गर्दै अब बस्ने गीत सँगसँगै सबै साथीलाई धेरै धेरै सम्झना गर्नुभएको छ अर्को मित्र हुनुहुन्छ हेलो के छ खबर म दिपक राज कार्की गुल्मेको छाप छाप हिले लेख्न खोज्नुभयो होला मिस्टेक छ यहाँको स्पेलिङ सम्पूर्ण साथीलाई मिस गरेको छु भनेर लेख्नु भएको छ हा दादा के छ खाना भो म तिर्सना छेत्री अब बज्ने गीत सँगसँगै मेरो फ्यामिली मेम्बर्स लगायत साथीहरूमा हिमला अनि कल्पना लगायत सबैलाई मिस गरेको छु भन्नुहुन्छ अनि अर्को मित्र दर्शन खाना खानु भयो त भनेर लेख्नु भएको छ नानो केसी अर्घ खाँचीको भगवतीबाट एसएमएस गर्दै अब बस्ने गीतसँगै हजुरको लागि र अञ्जना केसी शर्मिला केसीको लागि भन्नुभएको छ अर्को मित्र हुनुहुन्छ हेलो दादा गुड मर्निङ म गीता बेसी पौधी अम्राईबाट अब बस्ने गीत सँगसँगै मा मोटु देवी देवेन्द्रको लागि भनेर लेख्नु भएको छ त्यस्तै गरी फ्यामिली मेम्बर्सको लागि पनि अनि अर्को मित्र हुनुहुन्छ हेलो दादा Darshan I like it programme आम पर्स कि लेख्नु भएको छ प्रशंसा खत्रीले एसएमएस गर्नुभएको रहेछ उहाँले बुर्तुबाङबाट बस्ने गीत सँगसँगै तपाईँ एन्ड स्काई होल युनिट अलार्जको लागि पनि भन्नुभएको छ धेरै धेरै धन्यवाद छ यहाँलाई त्यसै गरी अर्को मित्र हुनुहुन्छ नमस्ते दादा आरामै हुनुहुन्छ म शर्मिला नेपाली दगाथुङ डाँडाबाट अब बस्ने गीत सँगसँगै हजुरलाई अनि प्राविधिका मित्रलाई र सबै साथीहरू मम्मी अनि दिदी बहिनीको लागि भन्नुभएको छ अनि अर्को मित्र हुनुहुन्छ नमस्ते के छ खबर अर्घ खाँसीको वाङ्ला आर्टबाट अभागी कान्छी नानो अब बज्ने गीतसँगै सबै साथी रिता निर्मला पेपीको लागि भन्नुभएको छ त्यस्तै गरी अर्को मित्र हुनुहुन्छ नमस्ते म मिना घरती अर्घ खा अर्खा बाङ लेख्नु भएको छ उहाँले लभली हस्बन्डको लागि मधुको लागि त्यस्तै गरी सम्पूर्ण साथीहरूको नाम पनि यहाँ उल्लेख छ दोस्रो लटको एसएमएस सकाइसकेपछि पाल हो गीत सुनाउने यति बेला हामीले बद्री पङ्गेनी त्यस्तै गरी पुनकला विश्व जोशीले भएको गीत सुनाउँदैछौँ रातो पछौरी अनि तातो पछौरी तपाईँको लागि चिसो हावाले हानेको खोइ त माया गर्न जानेको सेलायो तिमीले वास्तै गरिनु केलायो तिम्रो साथमा रातो पछ्यौरी रातो पछ्यौरी अनि तातो पछ्यौरी मलाई चिसो आज रातो पछ्यौरी अनि तातो पछ्यौरी हामी सुनायौँ बद्री पङ्गेनी त्यस्तै गरी शकुन्तला थापाको आवाजमा रहेको यो लोक तथा दोरीको भाका यो गीत पनि पछिल्लो समय यहाँले रुचाइरहनु भएको छ र हामीले यो अवश्यबाट सुनाइसकेका छौँ यस्तै यस्तै यहाँलाई मनपर्ने लोक तथा दोरीका भाका हामी एकपछि अर्को गराउँदै सुनाउँदै जान्छौँ अनि यहाँका एसएमएसहरू पनि हामीले पढिरहेका छौँ र म एसएमएस लिन्छु त्यसपछि हामी छोटो विश्रामतिर लाग्नेछौँ गीत सँगसँगै यति बेला एसएमएस गर्ने नमस्ते दादा म तिलक बुढा मगर भनेर लेख्नु भएको छ बागलुङको बुर्तीबाङबाट बस्ने गीत सँगसँगै सबै साथीको सम्झना गर्नुभएको छ अर्को मित्रले हामीलाई एसएमएस गर्नुभएको छ अन्ठानब्बे छबाट यहाँले एसएमएस गर्नुभएको लास्टमा जिरो जिरो नौ यहाँको नम्बर छ र उहाँले नेपालीबाट लेख्नु भएको एसएमएसहरू केही पनि यहाँ बुझ्न सकिँदैन हामीले त्यसै गरी अर्को एसएमएस प्राप्त छ अनु गौतम ले हामीलाई एसएमएस गर्नुभएको छ उहाँले हामीलाई विश्वखर्क आठदेखि एसएमएस गर्दै अब बस्ने गीत सँगसँगै यसके एफएमका सम्पूर्ण आर्जीहरूलाई मलाई चिन्ने नचिने सबैलाई भन्नुभएको छ अर्को मित्र हुनुहोस् दादा केसा तम्घासको हाल खबर म सीता जिसी पुर्कोट बाँसकटेरीबाट अब बस्ने गीत सँगसँगै साथीमा विनिता त्यस्तै गरी अस्मिता लगायत सबै साथीको धेरै धेरै सम्झना गर्नुभएको छ अनि अर्को मित्र नमस्कार म सृजना थापा फर्स्ट त्यसमा लभली ममको लागि अनि ड्याड साथीहरूमा रचना सुनिता लगायत सिर्जना अनि धेरै साथीहरूको नाम उल्लेख छ त्यस्तै गरी अर्को मित्र हुनुहुन्छ के छ हालखबर भन्नुभएको छ सब ठिकठाक छ उहाँ हुनुहुन्छ गीता गिरी वाग्ला दुई गुल्मीबाट उहाँले लेख्नुहुन्छ अब बस्ने गीत सँगसँगै फर्स्टमा स्काई होल युनिटको लागि अनि युको लागि सिर्जना हिमा रिता अमृता गोमान नेमा अनि माई ममको लागि भनेर लेख्नु भएको छ त्यस्तै गरी मित्र हुनुहुन्छ हेलो दादा के छ खबर तम्घासको हालखबर भनेर लेख्नु भएको छ सब ठिकठाक छ वसन्त मगरले पुर्कोट बाँचकटेरीबाट एसएमएस गर्दै सम्पूर्ण साथीहरूलाई मिस गरेको छु भनेर लेख्नु भएको छ अर्को मित्र हुनुहुन्छ सम समला परियार लेख्नु भएको छ चमेला होला या चमला नै होला उहाँले हामीलाई अग्लुङबाट एसएमएस गर्नुभएको रहेछ र लेख्नुहुन्छ मेरो माइती घर परिवारलाई सुनाउन चाहन्छु भन्नुभयो उहाँले माइती परिवारको पनि यहाँ कुनै ठेगाना उल्लेख गर्नुभएको छैन उहाँको स्पेलिङ अनुसार चमला परियार यहाँ नाम उल्लेख छ र अग्लुङबाट एसएमएस गर्नुभएको हो सायद चमेला होला उहाँको नाम र त्यसै गरी अर्को मित्र हुनुहुन्छ ब्रो दर्शन नमस्ते किशोर खबर सन्चै दुई हैसन छ भनेर लेख्नुहुन्छ अर्को मित्रले मगर पूर्णिमा हो म तमघासमा भनेर लेख्नु भएको छ फर्स्टमा हजुरको लागि अनि स्काई फिल्मको लागि अल आर्जुको लागि र सिस्टर कमलाको लागि त्यसले गरी अर्को मित्र हुनुहुन्छ खाना भो म उदास कान्छु भनेर लेख्नु भएको छ उहाँले हामीलाई अर्घा अर्घ खाँचीबाट एसएमएस गर्दै सबै साथीको सम्झना गर्नुभएको छ अनि अर्को मित्र तमखासतिरको खबर सोध्नु भएको छ सब ठिकठाक छ उहाँले हामीलाई निसु मगर भनेर नाम लेख्नु भएको छ गुल्मीको हस्तीचोरबाट उहाँले एसएमएस गर्दै सिस्टरको लागि तारा जुना ध्रुवा हिमाल लगायत धेरै साथीको नाम उल्लेख छ अनि अर्को मित्र हुनुहुन्छ घनश्याम छेत्री इस्माकदेखि राम्रो लाग्छ हजुरको प्रोग्राम अब बस्ने गीत सँगसँगै सम्पूर्णलाई सुनाउन चाहन्छु भनेर लेख्नु भएको छ अनि अन्तिम एसएमएस छ मित्र हुनुहुन्छ दादा गुड मर्निङ म सन्या सञ्जय होला उहाँको स्पेलिङ एकदम रङ छ जस्तो मलाई लाग्छ सञ्जय कुमार विश्वकर्मा लेख्नुपर्ने होला उहाँले तर स्पेलिङ अर्कै लेख्नु भएको छ हया लेख्नु भएको छ उहाँको स्पेलिङ अनुसार उहाँले हामीलाई गुल्मीको अग्लुङदेखि एसएमएस गर्नुभएको छ सन् र उहाँले लेख्नुहुन्छ अब बस्ने गीत सँगसँगै फर्स्टमा हजुरको लागि सुनाउन चाहन्छु अनि राजकुमार एन्ड सुभाषलाई मिस यु भन्छु भन्दै हामीलाई अग्लुङबाट एसएमएस गर्नुभयो र एसएमएस गर्ने साथीहरूका एसएमएस पनि मैले सकाइसकेको छु अब धेरै बाँकी एसएमएसहरू मसँग प्राप्त छन् म एकैछिनपछि ती एसएमएसहरू कर्मश यहाँबाट वाचन गर्दै जानेछु अहिले भने एउटा गीत सुनाउँछु गीत सँगसँगै छोटो विश्राम लिन्छु अनि आउँछु तपाईँ हामीलाई सुन्दै रहनुहोला जुङ्गा भरी माया फुल्छ त्यही बेला मनभरि गुलमिलानी हो कि मायालाई गुलमिलानी हो रे रेसुङ्गा घुम्न जाने हो रेसुङ्गा भरी माया फुल्छ त्यही बेला मनभरि गुलमिलानी हो कि मायालाई गुलमिलानी हो रे रेसुङ्गा घुम्न जाने हो घुम्न जाने हो बटौली जारे के नेपाली म्युजिक सागौरा प्रस्तुत गर्दछ संसारकर्मी गोविन्द रसाइलीको पहिलो लोक साङ्गीतिक भेट लोकधोरी एल्बम मर्नै परे बरु मनाइ परे बरु पिआरबिटी शून्य एक छ शून्य शून्य तेत्तिस एक सय पैँतिस पिआरबिटी साठी त्रिपन्न उनान्सय उन्चालिस र युटिएल सतहत्तर बत्तिस पचपन्न चौवालिस स्वर दिलकुमार विश्वकर्मा र सृजना पोखरेल लय शब्द गोविन्द रसायली सल्लाह सुझावको लागि गोविन्द रसायली अन्ठानब्बे चार बहत्तर अठाइस तिन सय तेह्र संचारकर्मी गोविन्द रसायलीको लोकधोरी एल्बम मर्नै परे बरु होइन दुई दिन अगाडि पुटुल जाँदाखेरि त्यसको घरको त यस्तो चमकी थिएन बा एका एक यसले जर्दी लाएर के टल्काउ चस्माले त्यही नाति केटा चस्मा चस्मा केही पनि होइन बा यसले देश विदेशमा दुई सय बाहन्न वर्ष अगाडिदेखि सबैको मन जितेको बर्जर पेन्ट ल्याएर लाएछ क्या होइन अरू घर त देखिन थाले नि भन्छु यो के हैछ बर्जर पेन्ट भन्यो आफै फ्युज गरौँला यस्तो छ हाम्रा सेवा तथा सुविधाहरू वर्षौँ वर्ष ढुक्क नखुइलिने बाहिर लगाउने वेदरको कोट रङमा सात वर्षको वारेन्टी हुनुको साथै वारेन्टी कार्डको पनि व्यवस्था भएको तपाईँले चाहे तथा कल्पना गरे अनुसार हामी कहाँ पाँच भन्दा बढी रङहरू हामी अत्याधुनिक कम्प्युटर सिस्टमबाट बनाउँछौ सम्पूर्ण रङ रोगनका सामानहरू सुपथ मूल्यमा भुटवल काठमाडौँको दर रेटमा उपलब्ध गराउँछौ आवश्यक परे दक्ष पेन्टरको पनि व्यवस्था गरिदिन्छौ साथै होम डेलिभरीको पनि व्यवस्था छ रङ खरिद गर्दा तपाईँले राम्रोसँग घुम्नुहोस् डुल्नुहोस् र धेरै ठाउँ बुझ्नुहोस् गुणस्तरीय रङका लागि हामीसँग आउनुहोस् धोकाले कमाएको पैसा सही ठाउँमा सही सदुपयोग गर्नुहोस् न दाग न धब्बा ब्रजर पेन्ट गुल्मीका लागि आधिकारिक विक्रेता अन्सु इन्टरप्राइजेस तम्घासेक पुतली बजार फिल्म हल अगाडि व्यवस्थापक सुरज कुमार श्रेष्ठ सम्पर्क नम्बर शून्य उनासी पाँच बिस चार सय बत्तिस अन्ठानब्बे पाँच सत्तरी एकसठी पाँच सय पन्चासी र अन्ठानब्बे पाँच सत्तरी चौसठी चार सय सन्तानब्बे ओ काजल किन यसरी टोलाएर बसेको किन हुनु नि जुन क्रिम युज गरे पनि मेरो अनुहार जस्ताको तस्तै छ भोलि साथीको बिहेको पार्टीमा पनि जानु छ यस्तो अनुहार लिएर जाउँ त के को टेन्सन यार त्यही तल पुरानो ब्याङ्क रोडमा रहेको Resunga beauty parlour and training सेन्टरमा जाऊ त्यहाँ गयो भने तिमी पनि बेहुली जस्तै सजिन्छौ हाम्रा सेवाहरू threading manicure pedicure facial colour स्टेटिङ नेल आर्ट विभिन्न थरीका हेयर कटिङका साथै ब्युटी पार्लर सम्बन्धी सम्पूर्ण कामहरू गरिन्छ र ब्युटी पार्लर सम्बन्धी तालिम पनि दिइन्छ ख्याल गर्नुहोला दुलही श्रृङ्गार गरिन्छ र दुलहा दुलहीको माला पनि बनाइन्छ सम्पर्क Resunga beauty parlour and training centre पुरानो bank road Tamghas Gulmi proprietor Sita Acharya सम्पर्क अन्ठानब्बे चार एकात्तर बयालिस छ सय उनपचास रबिन आज कम्प्युटर क्लास गएनौ के जानु त्यस्तो पनि कम्प्युटर सिकायो न त थ्योरी क्लास हुने न त परीक्षा हुने न त प्र्याक्टिकल नै राम्रो हुने मलाई त चित्तै बुझेन अनि गएन त्यसैले त हामीले साइबर वर्ल्ड कम्प्युटर सेन्टरमा जाउँ भने हो नि साइबर वर्ल्ड कम्प्युटरको बारेमा त मलाई पनि थाहा नै थियो तर लहै लहैमा अन्त लागियो अहिले बल्ल चेत खाइयो त्यसैले तपाईँ पनि याद गर्नुहोस् साइबरल कम्प्युटर सेन्टरलाई basic diploma school package hardware web page designing लगायतका कोर्सहरू स्पेसल सहित धमाधम चलिराखेका छन् ख्याल गर्नुहोस् डिप्लोमा कम्प्युटर कोर्स पढ्ने विद्यार्थीहरूलाई बेसिक कोर्स निशुल्क पढाइनेछ फ्री इन्टरनेट वाइफाई सुविधा don't miss this opportunity we build your career right decision in right time cyber world help you in life time cyber world computer centre Tamghas bus पार्कदेखि भित्र पहेँलो घरमा फोन शून्य उनासी पाँच बिस तिन सय एक्काइस लेस फी ओइल qualified teachers and guaranteed success quality is our aim you can depend on us पुनश लाइन नभएको समयमा पनि कम्प्युटर कक्षाहरू सञ्चालन हुनेछन् आकर्षणहरू कलाकारहरू राजेश पायल राई बल्ल बल्ल दर्शन नमस्ते प्रमोद खरेल मलाई जसले पानी पशुपति शर्मा बाजे हल्लै जोत्न गाह्रो सुत्ती सुत्ती खान्छु भन्दा धान झुकेर मारो देवी घरती हेमन्त शर्मा चाली माया नलाउनु चलमा परिन्छ जुनु रिजाल परिवार बेहोसी पछि त होसमा आउँदा क्या दामी भो विमल राज छेत्री सरिता कार्की कुलेन्द्र विश्वकर्मा सम्झना लामिछाने हिमाल सागर सुगम पोखरेल मिलन लामा मुना थापा रामचन्द्र काफले श्रीष देवकोटा ज्योति मगर श्री थापा खुसीलाल शङ्कर बिसी रश्मि तामाङ र रमेश राज भट्टराई र हास्य टोली श्रृङ्खला भद्रगोल परिवार साथमा गुलमेली राष्ट्रिय तथा स्थानीय कलाकार कलाकारहरूको समेत बेजोड प्रस्तुति रहनेछ भव्य महोत्सव दोस्रो गुल्मी महोत्सव तथा कृषि पर्यटन व्यापार एवं औद्योगिक मेला दुई हजार एकहत्तर उमङ्ग म्युजिक सगौरव प्रस्तुत गर्दछ सुशीला थापा र किसान थापाको रोइला लोकदोहोरी एल्बम मेरै नजिक आए हुन्थ्यो छोटी छोटी मान्छे तिमी रहेछौ नि मान्छा कि छोटी छोटी मान्छे तिमी रहेछौ नि मान्छा कि बोलाउँदा नि माया गरे किन होला जा कि पिआरबिटी शून्य एक तिन शून्य शून्य अडचालिस आठ सय छत्तिस र पिआरबिटी साठी पैँतालिस एकाउन्न सतासी स्वर तुलसिंह र नपछाई किसान थापा र सुशीला थापा लय सिर्जना सन्तोष छेत्री शब्द सङ्कलन विक्रम थापा सुशीला थापा र किसान थापाको रोइला लोक दोहोरी एल्बम मेरै नजिक आए हुन्थ्यो मेरै हुन्थ्यो कति राम्री रहेछौ मेरै नजिकै हुन्थ्यो मैसा मायालाई हुन्थ्यो गुलमेली नवगायक कृष्ण कुमार विश्वकर्मा शिवहमाल कल्पित र खुमन छेत्रीको लोकधोरी एल्बम छिट्टै आउन मेरो मृत्यु बनेर एउटै कृष्ण कुमार विश्वकर्मा र टिकापुन लैखुमन छेत्री शब्द शिवहमाल कल्पित सिआरबिटी महिला आवाजको लागि शून्य एक छ शून्य शून्य तेत्तिस नौ सय एकहत्तर पुरुष आवाजको लागि शून्य एक छ शून्य शून्य तेत्तिस नौ सय बहत्तर र संयुक्त शून्य एक छ शून्य शून्य तेत्तिस नौ सय त्रिहत्तर पिआरबिटी महिला आवाजको लागि साठी चौन्न शून्य सात सय तिरासी पुरुष आवाजको लागि साठी चौन्न शून्य सात सय चौरासी र संयुक्त शून्य चौन्न शून्य सात सय पञ्चासी एलेक्सी म्युजिक मार्फत सर्वत्र बजारमा उपलब्ध छ सल्लाह सुझावको लागि शिव हमाल कल्पित अन्ठानब्बे चार एकहत्तर शून्य सन्ताउन्न अडतिस र कृष्ण कुमार विश्वकर्मा अन्ठानब्बे चार त्रिहत्तर उन्साठी पाँच सय चौहत्तर नमस्कार म लोक दोहोरी गायिका पूर्णकला विशी यति बेला सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो स्काई नब्बे दशमलव चार मेगा हर्च खुसी केही बेरको विश्रामपछि पुनः स्वागत छ कार्यक्रम गाउँबेसीका लोक भाकामा तपाईँ सुनिरहनु भएको छ कार्यक्रम गाउँ गाउँबेसीका लोक भाका सामुदायिक रेडियो स्काई नब्बे दशमलव चार मेगाहर्ज सँगसँगै हिमाल पहाड तरेका विभिन्न जिल्लामा के साथ त्यस्तै गरी इन्टरनेट अनलाइनको डब्लु डब्लु डब्लु डट स्काफम डट ओआरजी डट एनपी लगन गरी स्वदेश विदेशमा सुन्दै हुनुहुन्छ त्यस्तै गरी कार्यक्रम गाउँबेसीका लोक भाका रेडियो कृपाल उनासय मेगाहर्जमा बज्ने गर्छ W W W dot radio Kripalo dot com लगन गरी त्यहाँबाट पनि हामीलाई सुन्न सकिन्छ र रेकर्ड कार्यक्रम गुल्मी टाइम्समा पनि बज्ने गर्छ त्यहाँ पनि सुन्न सकिन्छ र तपाईँसँगै छौँ प्रविधि संयोजनमा कृष्ण शर्मा र म सञ्चालक तोलसिंह रणपसाई पछाडि रेडियो कृपालोबाट यति बेला हामीलाई एलपी थापा त्यस्तै गरी सिर्जना सेनले साथ दिँदै हुनुहुन्छ र तपाईँको स्वार्थ छँदैछ कतिले स्वदेश विदेशबाट हामीलाई सुनिरहनु भएको छ धेरैजसो साथीहरूले र सुनेको जानकारी पनि गराइरहनु भएको छ एकदम खुसी लाग्छ एउटा एसएमएस प्राप्त गरेको छु हेलो दादा नमस्ते खाना भयो त म सुरज नेपाली मेरो घर पुर्कोट मलागिरी हाल साउथ अफ्रिकाबाट लेख्नुहुन्छ उहाँले फर्स्टमा तपाईँको लागि अनि मेरो घर परिवारको लागि र म यहाँ आरामै रहेको जानकारी दिन चाहन्छु र माई फ्रेन्ड तुलसी मगर त्यस्तै गरी अप्सरा मगर अमृता उदास अनि छुच्ची सीता अनि वर्षा चन्द सानो स्मृति सबैको लागि सुन्न र सुनाउन चाहन्छु भन्दै साउथ अफ्रिकाबाट हामीलाई एसएमएस पठाउनु भयो त्यसै गरी अर्को मित्र हुनुहुन्छ हेलो दादा म वीरबहादुर कार्की तमघास खाने गाउँबाट अब बस्ने गीत सँगसँगै सिस शर्मिला त्यस्तै गरी उदर फ्यानमा रमेश त्यस्तै गरी नारायण लगायतका साथीहरूलाई वीरबहादुर कार्कीले सम्झिनु भएको छ त्यस्तै गरी अर्को मित्र हुनुहुन्छ नमस्ते खाना भयो म प्युठानदेखि गोविन्द बुढा मगर अब बस्ने गीत सँगसँगै फर्स्टमा युको लागि त्यस्तै गरी साथीहरूलाई मिस भन्छु सबैलाई भन्नुभएको छ त्यस्तै गरी अर्को मित्र हुनुहुन्छ रचना केसी प्युठानबाट हाई दादा दर्शन आरामै है सुन्छ आई लाइक दिस प्रोग्राम फर्स्टमा हजुरको लागि त्यस्तै गरी कृष्ण अनि स्काई होल आरजीको लागि सुन्न र सुनाउन चाहन्छु मेरो साथी अनि साथी मुना भनेर लेख्नु भएको छ त्यसै गरी अर्को मित्र हुनुहुन्छ नमस्ते दादा के छ खबर पौधी अमराईदेखि फर्स्टमा यु अनि स्काई होल युनिटको लागि र मलाई चिन्ने नचिन्ने सबैको लागि भन्नुहुन्छ अनि अर्को मित्र हुनुहुन्छ गुड मर्निङ दादा म दुर्गा बिएम भनेर लेख्नु भएको छ अर्खा छ चौतारा हाल पिपल बोट आर्ट प्युठान भनेर लेख्नु भएको छ बस्ने गीत सँगसँगै घर परिवार लगायत सबै सबै साथी खिमा लगायत तिलकको नाम उल्लेख छ त्यस्तै गरी अर्को मित्र हुनुहुन्छ हेलो दादा नमस्ते खाना भयो त म सागर थापा बागलुङको भेम गिठीबाट एसएमएस गर्नुभएको छ बस्ने गीत सँगसँगै साथी मेन राजु लगायत धेरै साथीको नाम छ त्यस्तै गरी अर्को मित्र हुनुहुन्छ गुड मर्निङ म सञ्जय कुमार विश्वकर्मा गुल्मीको अग्लुङबाट यो एसएमएस मैले अघि पनि पढेँ सञ्जय कुमार विश्वकर्माको त्यसै गरी मित्र नमस्ते अनि खाना भयो त भन्नुहुन्छ म दाङदेखि भनेर लेख्नु भएको छ दाङको मित्रको नाम हो नमु मगर भनेर लेख्नु भएको छ भन्नुहुन्छ उहाँले अब बस्ने गीत सँगसँगै मेरो सम्पूर्ण फ्यामिली अनि मलाई चिन्ने नचिन्ने साथीलाई सुन्न र सुनाउन चाहन्छु भन्दै हामीलाई नमु मगरले दाङबाट एसएमएस गर्नुभयो त्यस्तै गरी अर्को मित्र हुनुहुन्छ बसन्त राणा फ्रम ढिकुरा पाँच अर्घ खाँचीबाट बाट अब बस्ने गीतसँगै जीवन त्यस्तै गरी विपिन तेज अमृता त्यस्तै गरी धेरै साथी केशव अनि माधव लगायतका साथीहरूको नाम यहाँ उल्लेख छ र मैले सबै साथीको नाम पढेर सकाइसकेको छु र अब लगभग लगभग हामी कार्यक्रमको पनि अन्त्यतिर छौँ र अब मैले कार्यक्रमबाट बिदा माग्नुपर्छ यतिजेल कार्यक्रम गाउँ बेसीका लोकभाका सुनिरहँदा तपाईँलाई यो कार्यक्रम कस्तो लाग्यो जस्तो लाग्यो त्यस्तै सल्लाह सुझाव प्रतिक्रिया हामीलाई दिन सक्नुहुन्छ त्यसको लागि ठेगाना हो कार्यक्रम गाउँ बेसीका लोक भाका सामुदायिक स्काई नब्बे दशमलव चार खाने Khanegaun Tamghas Gulmi post box number एक सय एघार यसै ठेगानामा तपाईँले हामीलाई पत्रचार गर्न सक्नुहुन्छ अनि शून्य उनासी पाँच बिस सात सय चालिसमा फोन गरी पनि जुनसुकै समय हामीलाई सल्लाह सुझाव पेस गर्न सक्नुहुन्छ धेरै साथीहरू सामाजिक सञ्जाल फेसबुक चलाउनुहुन्छ त्यहाँ पनि कुराकानी हुन्छ तपाईँ पनि यदि फेसबुक मार्फत सल्लाह सुझाव पेस गर्न चाहनुहुन्छ भने सर्च गर्नुहोस् फेसबुक पेज तुलसिङ पछाडि टियुएल एसआइएनजिएस अनि छोडेर आरएन पिएससिएसएसएआई तुलसिङ पछाडि सर्च गर्नुभयो भने त्यहाँ पेज भेटिन्छ अनि यहाँले हामीलाई एसएमएस गर्नुभयो भने हामी कुराकानी गर्न सक्छौँ कार्यक्रम सम्बन्धी पनि यतिजेल दुई शून्य छ छमा एसएमएस पठाउने तपाईँ सबैलाई धेरै धेरै धन्यवाद र मैले सकेसम्म सबैको एसएमएस पढ्ने कोसिस गरेँ केही एसएमएसहरू छुटपुट पनि भयो होलान् र फेरिका बसाइहरूमा तपाईँको एसएमएस आउनेछन् र हामीलाई निरन्तर रूपमा यसरी माया गर्दै जानुहोला एसएमएस गर्ने सबै मित्रहरूलाई धेरै धेरै धन्यवाद दिइसकेँ र यतिजेल हामीलाई एफएमएन त्यस्तै गरी इन्टरनेट अनलाइनबाट स्वदेश विदेशमा सुने तपाईँ सबैलाई धेरै धेरै धन्यवाद छ रेडियो कृपालुबाट हामीलाई प्रविधिमा साथ दिने सिर्जना सेन अनि त्यस्तै गरी एलबी थापालाई पनि धेरै धेरै धन्यवाद अनि कृष्ण प्रविधिमा संयोजन गर्ने कृष्ण शर्मालाई धेरै धेरै धन्यवाद दिँदै जाँदा जाँदै सुशीला थापा अनि किसान थापा र स्वयंमा तुलसिंह राणापसाईको आवाजमा रहेको रैला गीत बज्दैछ यसमा लय सिर्जना सन्तोष छेत्री शब्द सिर्जना विक्रम थापाले गर्नुभएको गीत तपाईँको लागि छोड्दै कार्यक्रम गाउँ विश्वका लोक भाकाको आजको यो श्रृङ्खलाबाट म सञ्चालक तुलसिंह रण ओझेल ओजेल पार्छु हवस् त तपाईँको बाँकी पल शुभ रहोस् छोटी छोटी मान्छे तिमी रहेछौ नि मान्छा कि छोटी छोटी मान्छे तिमी रहेछौ नि मान्छा बोलाउँदा नि माया गरी किन होला झाकी मेरै नजिकै हुन्थ्यो कति राम्री रहेछौ मेरै नजिकै हुन्थ्यो मैसा मायालाई हुन्थ्यो कति राम्री रहेछौ मेरै नजिकै हुन्थ्यो मैसा मायालाई हुन्थ्यो है कति मेरै नजिकै हुन्थ्यो मैसा मायालाई तिमी त रसिलो थियो कान्छी अहिले ठुली भइरहेछ सानी सानी थियो कान्छी अहिले ठुली भइरहेछ फुर्रा फुर्रा फुलमा हिँड्ने पुतले छाइरहेछौ छक्कै परे देखेर आएकै पो हो कि कर्मैमा लेखेर छक्कै परे देखेर आएकै पो हो कि कर्मैमा लेखेर छक्कै परे देखेर आएकै पो कि कर्मैमा लेखेर सकै पारे देखेर